Six MHz. हरेकको साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगाचमा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा अहिले सुनिरहनु भएको छ त्यस्तै डब्लूब्लूब्लू dot com dot np log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि हामीलाई सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालाको आजको यो बसाईको लागि भने मलाई मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्त पत्रिका प्राप्त भएको छ कार्यक्रमको आधा भाग हामी मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्त पत्रिकाभित्रबाट मुक्तक सुन्नेछौ कार्यक्रमको आधा भाग तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू सुन्नेछौ कार्यक्रममा ढिला नगरी म मुक्तक सागर भित्रबाट मुक्तक लिन्छु जसको सम्पादकमा हुनुहुन्छ मुक्तकार निशा केसीजी बैरीको घनले कहिल्यै नफुट्ने अचम्बरी ढुङ्गा हुम बैरीको घनले कहिल्यै नफुट्ने अजम्बरी ढुङ्गा हुम यही माटोमा सुवासित फूलको नओइलिने थुङ्गा हुम मातृभूमि रोएको देख्नु अघि मेरो आँखा फुटाइदिनु राष्ट्रको जितमा संगीत फर्ने स्वाभिमानी मुर्चुङ्गा हुम यो मिठो मुक्तक स्वादिलो मुक्तक मुक्तकार नारायण खनालजीको माला रानी खाँची उहाँको घर हो मुक्तकार नारायण खनालजीका मुक्त खरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरे अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु मसँग मुक्तक छ उत्तम विचार भेटवालजीको प्रणालीमा बाँधेर राख्ने कसी पद्धति हुनुपर्छ प्रणालीमा बाँधेर राख्ने कसी पद्धति हुनुपर्छ गतिरोध हट्नुको आशय स्वत गति हुनुपर्छ जबरजस्ती गर्नु आफैमा अक्षम्य अपराध हो स्वीकारोक्तिको अर्को नाम सहमति हुनुपर्छ आहा यो मुक्तक हजुर मुक्तकार उत्तम विचार भेटवालजीको टोखा काठमाडौँ उहाँको घर हो अर्को मुक्तक श्रोता यो समयमा मसँग मुक्तकार अंजिता राउतजीको महंगीले भरिएको त्यो अनौठो सहर बन्न नपरोस् महङ्गीले भरिएको त्यो अनौठो सहर बन्न नपरोस् सके प्यास मेट्ने पानी नसके पत्थर भन्न नपरोस् जन्म र मृत्युबीचको खाली भागमा चिउँदै गर्दा कसैको आँखामा बिजाउने कसिङ्गर बन्न नपरोस् यो अर्को मिठो मुक्तक मुक्तकार अन्जिता राउतजीको नेचा सल्यान सोलुखुम्बु उहाँको घर हो अर्को मुक्तक छ श्रोता यो समयमा मसँग मुक्तकार हुनुहुन्छ कर्ण दयालजी सामूहिक स्वार्थ देखाउँछन् र पो जनता ठाँट्न पाइन्छ सामूहिक स्वार्थ देखाउँछन् र पो जनता ढाँट्न पाइन्छ दुई माथि उफ्रेर चोटिलो भाषण छाक्न पाइन्छ आऊ पाँच वर्ष पूरा भयो गाउँ गाउँ र बस्ती बस्तीमा यहाँ रक्सी अनि मासु भातसित मतपत्र साट्न पाइन्छ यो कडा व्यङ्ग्य मुक्तकार क मेलौली नगरपालिका साथ बैतडी उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग रेणुका चौलगाईजीको घामले मात्र पोल्छ सोच्ने झुनले पनि पोल्दो रहेछ घामले मात्र पोल्छ सोच्ने झुनले पनि पोल्दो रहेछ विश्वास घुमेपछि मान्छेको गुणले पनि पोल्दो रहेछ पराई यहाँ आफ्ना भन्छन् गात गर्छन् आफन्तले एउटै कोखमा बास बसेको खुनले पनि पोल्दो रहेछ ओहो हो हो यो मुक्तक मुक्तक रेणुका चौलागाईसीको कुलेश्वर काठमाडौँ उहाँको घर हो मुक्तक मालाको आजको बसाईको आधा भाग हामी मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाभित्रबाट मुक्तक सुनिरहेका छौ अब भने हामी कार्यक्रममा पहिलो साङ्गीतिकको शैली सुन्नेछौ यो समयमा मसँग मुक्तक छ मुक्तकार तिलक लामिछानेजीको भैरहवा उहाँको घर हो मुक्तकार तिलक लामिछानेजीको मुक्तक त म राख्ने नै छु सँगसँगै हामी सुन्नेछौ गोपाल यमजनजीको गीत पहिला मुक्तक सुनौ मुक्तकार तिलक लामिछानेजीको तिमले हिँड्ने मैले हिँड्ने बाटो उस्तै उस्तै तिमले हिँड्ने मैले हिँड्ने बाटो उस्तै उस्तै तिमले खाने मैले खाने आटो उस्तै उस्तै तिम्रो मेरो दुखाइको पीडा फरक होला वेदनाले पोल्ने र टाटो उस्तै उस्तै यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो बीच एकानब्बे दशमलव छ मेघा तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईको आधा भाग हामी मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिका भित्रबाट मुक्तक सुनिरहेका छौं आधा भागमा तपाईँहरूकै मुक्त खराबहरू राख्नेछु पुनः हामी सुनौ मुक्तक सागर भित्रबाटै केही मुक्त खराबहरू लहराहरू चाहिँ लम्केको मानिस हो लहराहरू चाहिँ लम्केको मानिस हो चोटहरूबाट चम्केको मानिस हो दुःखहरूले पनि दुखाउँदैन उसलाई हिलोको कमल सिंह अम्केको मानिस हो यो मुक्तक मुक्तकार डाक्टर ऋषि बास्ताकोटीजीको हाल उहाँ अमेरिकामा हुनुहुन्छ मुक्तकार डाक्टर ऋषि बास्ताकोटीजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सरला छानी सरूजीको मलाई मृत रहरले जिस्काइरहन्छ मलाई मृत रहरले जिस्काइरहन्छ छुटेको त्यो नजरले जिस्काइरहन्छ वर्षौंदेखि पहालमा बसेको देखेर घर बेटीको घरले जिस्क्याइरहन्छ <laughs> यो मुक्तक सरु छाने सरजीको पोखरा उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालाको सुरुवाती अङ्कहरूमा मैले उहाँसँग बलाकुसारी पनि राखेको थिएँ तपाईँहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा जोड्छु मसँग मुक्तक छ पोखराबाटै हुनुहुन्छ मुक्तकार प्राञ्जलजी स्वयं मपाइत्वको भसन गाइरहेका छन् स्वयं मपाइत्वको भसन गाइरहेका छन् र वर्षौंदेखि यसरी नै रमाइरहेका छन् आफ्नै चरित्रको दाग देखेका छैन अझैसम्म उल्टै ऐनालाई दोषी देखाइरहेका छन् उहाँ हुनुहुन्थ्यो मुक्तकार प्राञ्जलजी पोखराबाट उहाँसँग पनि मुक्तक मालामा मैले छोटो वालाको सारी गरिसकेको छु निकै अगाडि अर्को मुक्तक म कार्यक्रममा जोड्छु मसँग मुक्तक छ श्री कृष्ण शर्माजीको उहाँ पनि पोखराबाटै हुनुहुन्छ मान्छेको भिड पनि एकहोरो आउँदैछ मान्छेको भीड़ पनि एकहोरो आउँदैछ कालो गयो केपी रब गोरो आउँदैछ अरे नेता सत्ता हाँक्न ज्यानको बाजी दिँदै अब तुफान बोकी देशको छोरो आउँदैछ निकै कसिलो मुक्तक मुक्तकार श्रीकृष्ण शर्माजीको हजुर पोखराबाट उहाँ हुनुहुन्थ्यो पोखराबाटै म पुनः मुक्तक लिन्छु अर्को मुक्तकार हुनुहुन्छ अनिता दाहालजी अति गर्छौ गर्न पनि के का लागि हो अति गर्छौ गर्न पनि के का लागि हो मुखले गर्दिन भनी भनी के का लागि हो काँचको महल आफ्नै छ जान्दा जान्दै पत्थरसँग दुश्मनी के का लागि हो मुक्तकार अनिता दाहालजीको मुक्तक मुक्तक साँच्चै मिठो लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग अनुहार अलीजीको एक अर्काको कुरा काट्नाले समाज कसरी चल्छ एक अर्काको कुरा काट्नाले समाज कसरी चल्छ मनमा हिंसा क्रोध पाले समाज कसरी चल्छ एकै ठाउँ सुद्धा गोडा लाग्छ बुझ्नुहुन्न तपाईँ भन्नुहोस् हजुर यो तरिकाले समाज कसरी चल्छ अनवर अलीजी झापाका मुक्तकार झापा गाउँपालिका पाँच पान्तापाडा छापा उहाँको घर हो अर्को मुक्तक छ श्रोता यो समयमा मसँग मुक्तकार हुनुहुन्छ चित्रा कोइरालाजी उहाँको घर पनि छापा हो हामी सँगसँगै कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौ यो समयमा मसँग गीत रहेको छ अन्जु पन्तजीको स्वर तथा संगीतमा रहेको सुरेश वाग्लेजीले लेख्नु भएको निकै नै मिठो गीत छ पहिला मुक्तक सुनौ मुक्तकार चित्रा कोइरालाजीको तिम्रो समर्पणमा आफूलाई मेटाउन सकिन भने तिम्रो समर्पणमा आफूलाई मेटाउन सकिन भने सेवा करुणा र प्रणयको स्तर उठाउन सकिन भने कहाँ सही आकार र उचित मूल्य हुन्छ प्रेमको अकारण हृदय आकाशमा मुस्कुराउन सकिन भने एक्लै हुँदा गाह्रो हुन्छ धेरै माया नदेऊ मलाई एक्लै हुँदा गाह्रो हुन्छ मिटर गीत तपाईँले कार्यक्रम मुक्तक मालामा श्रोता सुन्नुभयो रेडियो भिजन सुन्दै हुनुहुन्छ तपाईँहरू कार्यक्रमको आधा भाग हामीले मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाको नयाँ अंकबाट केही मुक्त करपहरू सुन्यौं बाँकी मुक्त करपहरूलाई म आगामी अंकहरूमा जोड्दै जानेछु अबको आधा भाग म तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त करपहरू राख्नेछु ढिला नगरौं मुक्तक नै सुनौ यो समयमा मसँग मुक्तक छ मुक्तकका एक थकित मुसाफिर भनेर लेख्नुभएको छ टोपेन मल्लजी बागलुङ उहाँको घर हो हाँस्न गाह्रो भएको छ हँसाउन गाह्रो भएको छ हाँस्न गाह्रो भएको छ हँसाउन गाह्रो भएको छ अनि यो दिल खोलेर रमाउन गाह्रो भएको छ जिन्दगीले मसँग यस्तै सम्झौता गरिदिएपछि भित्र चली बाहिर मुस्कुराउन गाह्रो भएको छ यो मुक्तक टोपेन मल्लजीको मुक्तक मालाको नियमित अङ्कहरूमा आउँदै गर्नुहुन्छ यस्तै मिठो माया बाँडेर अर्को मुक्तक उहाँसँग छ सुनाखरी निर्मला आचार्यजीको निर्वाचक खोटाङ उहाँको घर हो भित्र भित्री उत्साह मनाउँदै देखावटी रुन्छन् यहाँ भित्र भित्रै उत्साह मनाउँदै देखावटेर रुन्छन् यहाँ असफल भयो नभनी उडेर चन्द्रमा छुन्छन् यहाँ पराईले त झुकिएर ठोकिँदा पनि माफी माग्छन् पिठ्यौबाट छुरा खोप्ने त आफन्तहरू नै हुन्छन् यहाँ यो मुक्तक मुक्तकार सुनाखरी निर्मला आचार्यजीको हजुर नेर्पा छ खोटाङ उहाँको घर हो उहाँ पनि मुक्तक मालाको नियमित अंगमा आउँदै गर्नुहुन्छ यसरी नै मिठो माया बोकेर अर्को मुक्तक मसँग छ सुशील वियोगी घायलजीको आँखाबाट आउने आँसु गलाउन नखोज्नु आँखाबाट आउने आँसु गलाउन नखोज्नु पीड़ा भरिँदा हतियार चलाउन नखोज्नु चोट लाग्छ सधैँ बाहिरी रूपमा हाँस्नुपर्छ पाउमा नुन छर्की चर्की चलाउन नखोज्नु यो मुक्तक मुक्तकार सुशील वियोगी घायलजीको शिखर नगरपालिका एघार डोटी हाल चेन्नईबाट उहाँ आउनुभयो उहाँ पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ त्यस्तै नियमित रूपमा हामीलाई माया बाँड्ने मुक्तकार हुनुहुन्छ प्रकाश सापकोटा आखेडजी काठमाण्डु थानकोटबाट उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ बध चल्यो अचनामा जिन्दगी चलेन बत चल्यो अचनामा जिन्दगी चलेन तिनो बहानामा जिन्दगी चलेन जिन्दगीमा आँसुको कारखाना क्या चलियो आँसुको कारखानामा जिन्दगी चलेन निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तकार प्रकाश सापकोटा आखेडजी अर्को मुक्तक छ मसँग लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो मुक्तकार लक्ष्मी स्मृतिजीसँग त मैले कार्यक्रम मुक्तक मालामा भलाकुसारी पनि गरेको छु उहाँको तमासा मुक्तक संग्रह पाठक समक्ष छ उहाँकै मुक्तक अबको क्रममा तपाईँहरू समक्ष राख्दैछु मन उचाल्नु हो किन आफै भन्नुहोस् मन उचाल्नुभयो किन आफै भन्नुहोस् पत्थर फाल्नुभयो किन आफै भन्नुहोस् केही नबोली आफ्नै बाटो हिँडेकै थिएम, म आगो बाल्नु हो किन आफै भन्नुहोस् यो मुक्तक मुक्त मुक्तकार लक्ष्मी स्मृतिजीको अर्को मुक्तक छ मसँग यो समयमा दिपेन सुब्बा डीएसएलजीको केराबारी साथ अर्कटे मोरङ उहाँको घर हो हामी सँगसँगै गीत पनि सुन्नेछौ मसँग गीत रहेको छ रामकुमार नेपालीजी संजय श्रीपालजी पविन्द्र सुनारजीले गाउनु भएको अमृत भारतीजीले लेख्नु भएको रामकुमार नेपालीजीले संगीत भएको पहिला मुक्तक सुनौ दिपेन सुब्बा संग सँगसँगै गीत हामी सुन्ने नै छौ जिन्दगीमा अघि बढ्न मन हुनुपर्छ जिन्दगीमा अघि बढ्न मन हुनुपर्छ हरेक इच्छा पूरा गर्ने धन हुनुपर्छ भन्नेले नाना बाती अनेकौं भने पनि साँच्चीकै सुन्दरियो जीवन हुनुपर्छ आज रात बाँचे नौ लाख तारा आकाशा देखिन्छ मरिमा गए हाम्रो नौ भन गुन्डुङ्गा लेखिन्छ आज र बाँचे नौ लाख तारा आकाशा देखिन्छ मरिमा गए हाम्रो नौ भन गुन्डुङ्गा लेखिन्छ बाजे बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी साथी बाजे पो जिन्दगी बाजे पो जिन्दगी समदासमा कार्यक्रम मुक्तक माला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल जन्म र मृत्यु यही त होला प्रकृति विधान हातका मैला सुनका थैला के अर्थ ती जन्म र मृत्यु यही त होला प्रकृति विधान हातका मैला सुनका थैला के अर्थ विधान ए साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी जिउँदोको जन्ती मर्दाको मलाम यही त हो कमाउने मरेसी स्वर्ग चाहिँदैन मलाई जिउँदैमा रमाउने जिउँदोको जन्ती मर्दाको मलाम यही त हो कमाउने मरेसी स्वर्ग चाहिँदैन मलाई जिउँदैमा रमाउने ए साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी ए साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी निकै नै मिठो गीत कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरू समक्ष राखेँ रेडियो भिजन तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक मालाको यो वसाईमा म तपाईँहरूकै मुक्त खराबहरू आलो पालो लिइरहेको छु चर्का भाषण उम्मेद्वारका जब चुनाव निकट हुन्छ चर्का भाषण उम्मेद्वारका जब चुनाव निकट हुन्छ आश्वासनका भ्रम छरेसी उसकै हातमा टिकट हुन्छ राजधानीमा खिलोमा सुन सुदूरमा छैन बिलोमा नुन जति विकास आए पनि कर्णाली त विकट हुन्छ निकै नै सुन्दर मुक्तक निकै नै मिठो मुक्तक यो मुक्तक मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो मुक्तकार गोम विक्रमजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ गोविन्द खनालजीको सेङ्जा धरमपानी चार उहाँको घर हो शिशिरको पारिलो घाम छेक्दा उदेक लाग्छ शिशिरको पारिलो घाम छेक्दा उदेक लाग्छ खुम्सिएका तिम्रा पोसाक देख्दा उदेक लाग्छ राष्ट्रिय पहिचान मौलिकता सम्पूर्ण बिर्सेर गुन्यु सोली भोटुको छाड बेच्दा उदेक लाग्छ यसरी आउनुभयो मुक्तक मालाको यो बसाईमा मुक्तकार गोविन्द खनालजी अर्को मुक्तक छ मसँग दीपक राज पन्थजीको बेलकोट गढी नुवाको ढुवाको घर हो सबै मिले संसार विचित्र बन्द रहेछ सबै मिले संसार विचित्र बन्दो रहेछ घमण्ड त्यागी दुई दिन भित्र बन्दो रहेछ हजुरले त आफ्ना पनि पराई बनाउनु भो यहाँ त कुकुर र बिरालो मित्र बन्द रहेछ दीपक राज राजपन्तजी हुनुहुन्थ्यो मुक्तकार अर्को मुक्त छ मसँग विकास कठित समर्पणजी भारत आश्रम बाताबारी उहाँको घर हो पीडित हाम्रो चेलीको चितकार सुनिदे सरकार पीडित हाम्रो चेलीको चितकार सुनिदे सरकार सहारा माग्दै उसले गरेको गुहार सुनिदे सरकार कहिलेसम्म दुष्कर्म चलिरहन्छ यो हाम्रो देशमा आँसुसँगै पोखिएका विचार सुनिते सरकार यसरी सरकारलाई आह्वान मुक्तकमा विकास कठेत समर्पण सिक्यो वातावारी भारत आसामबाट नियमित रूपमा आउँदै गर्नुहुन्छ आसाम भारतबाटै हामीलाई मुक्तक पढाउनु भएको छ मुक्तकार हुनुहुन्छ प्रकाश बुढाथोकीजी अबको क्रममा म उहाँकै मुक्तक राख्छु मेरो मनमुटु टुक्र्याउनेको सधैँ भलो होस् मेरो मनमुटु टुप्याउनेको सधैँ भलो होस् दर्बिलो मूल खाँबो होस् अनि बलो होस् म बस्ने महल त छुपडी नै काफी छ तिमी बस्ने महल राजाको थलो होस् यसरी प्रकाश बुढाथोकीजी मुक्तक मालाको यो बसाईमा अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ यस समयमा गीत रहेको छ टंक तिमसिनाजी र प्रविशा अधिकारीजीले गाउनु भएको टंक तिमसिनाजीले लेख्नु भएको संगीत कृष्ण विकेजीले गर्नुभएको मुक्तक रहेको छ गणेश बोहराजीको पाँच थरबाट हुनुहुन्छ मुक्तकार गणेश बोहराजी हामी पहिला मुक्तक सुनौ मुक्तकार गणेश बोहराजीको सँगसँगै गीत राख्ने नै छु जिउनु न मर्नु पार्छ लागेसी मात प्रेमको जिउनु न मर्नु पार्छ लागेसी माग प्रेमको झुकिएर पनि नसोध औकात प्रेमको धर्मको नाममा किन टुट्छन् सम्बन्धहरू जब हुँदै हुँदैन भने कुनै जात प्रेमको यो मेरो आत्मा लाग्छ माया सक्दिन म एक्लै जिउन चाहे माया गर है चाहे हिला है म त परे तिम्रै भर मत परितिम्रै भर पनि लाग्छ धेरै मात्र भगवानले यो धरतीमा पठाएका बन्न मेरी एकानब्बे दशमलव छ मेगार्समा मुक्तकमाला श्रोता तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा मुक्तक लिने सिलसिला यति मात्रै कार्यक्रम मुक्तक माला तपाईँलाई सुन्दै जाँदा मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई Muktak Mala at the rate Gmail dot कममा तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै रचना रिमालजी र कृष्ण विकेजीले गाउनु भएको सुरेश अधिकारीजीले लेख्नु भएको संगीत भर्नुभएको यो निकै नै मिठो गीत छोड्दै बिता चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परून् नमस्कार शुभरात्री वर्ष लागि यसपालाको माघि अठार वर्ष लागि तुलसीपुरमा आएको मदर घुमदेखि भागी भुसुक यता यो ज्यान भुसुक मनको यारलिङ लगाइदिउँला डार्लिङ जिन्दगी रमाइ रमाएछ सोह्रको यारलिङ लगाइदिउँला डार्लिङ जिन्दगी रमाइ रमाएछ बुढेसो कालमा पेन्सन खाउली जवानी कमाइ छ जोडी बनाइ लान्छु आजै हिँड सुरु जोडी बनाइ लान्छु आजै हिँड सुरु